मुख्य पात्रहरू सेवास्का घर नम्बर उन्नाइस सय सतहत्तर नोरा र म अनि अन्य पात्रहरू म गराज खोल्नुभन्दा अगाडि नेभिगेटरमा आफू जाने घरको ठेगाना चढाउँछु त्यसले दिएको निर्देशनतिर लाग्नु अघि छोरीको स्कुल जानु छ इलिमेन्ट्री स्कुल ब्याटल अफ बुकबारे कार्यक्रम छ स्कुलमा अभिभावकलाई निम्तो पठाएका छन् कार्यक्रम एकदम निर्धारित समयमा सुरु भए तापनि केही प्रश्नहरू थपिँदा लम्बिन जान्छ तोकिए भन्दा चौध मिनट पर तन्किन्छ दिन कार्यक्रम समापन पश्चात गाडी स्टार्ट गर्नु अगाडि सेवास्कालाई फोन गर्छु म आउँदैछु दस मिनट जति ढिला हुन जानेछ असुविधाको लागि क्षमा प्रार्थी छु विद्यालय क्षेत्रमा बढी नै सावधान हुनुपर्छ गाडी चलाउँदा यहाँ भएका साना साना गल्ती पनि क्षमा योग्य हुँदैनन् अस्ति मात्र एक मित्र जेनीले तीव्र गतिको लागि ट्राफिकबाट पाएको जरिवाना पर्चाका कारण उनको इन्सुरेन्सको रकम वात्त बढेको छ भन्थे मात्र पाँच जति बढी थियो होला बिस माइलको ठाउँमा पच्चिस छोरीलाई पिकअप गर्न आउने हतारोमा गरेको गल्तीमा पाएको दण्ड त्यो मूल्य तिरेको गल्तीबाट एक राम्रो पाठ सिकेको छु जेनीले भनेकी थिए सावधानीपूर्वक स्कुल परिसर काटेपछि म सेलफोनमा खोज्छु नोरालाई अनि सम्पर्क चिन्हमा थिच्छु म आउँदैछु अहिले होप मिल स्ट्रिटमा छु तिमी एकदम तयार भएर बस्नु हामी यसै पन्ध्र मिनट ढिला हुने भइसक्यौँ म हतारमा छु एकदम हतारमा फुत्किसकेको समय छोप्ने हतारो मान्छेलाई त्यसरी प्रतीक्षा गराउनु राम्रो मानिँदैन भनेर सतर्क हुँदाहुँदै पनि ढिलो भइ नै हाल्यो नियमभन्दा छिटो गाडी हाँकेर त्यो समय समाउन पनि त सकिएन अझै चार ट्राफिक लाइट पार गर्नु छ नोरा कहाँ पुग्न नै त्यसपछि जानु छ सेवासका कहाँ अर्थात् मुख्य गन्तव्य नोराको अपार्टमेन्ट अगाडि गाडी रोकिन नपाउँदै देख्छु ऊ बाहिर निस्किसकेकी छ म सिसा खोल्छु भित्र नपसी जाने नोराको स्वाभाविक औपचारिकता तिमी किन यति विधि फर्मल छौ मलाई फर्मालिटी किन चाहियो ल छिटो बस दायाँतिरको सिटमा सङ्केत गर्छु नोराको हातले तान्दा ढोका खुल्न मान्दैन म देब्रे हातले बटन थिची भित्रबाट अनलक गरिदिन्छु अनि खुल्छ ढोका केही दिन यता मेरो गाडीको ढोकामा समस्या आएको छ फिस्स हाँस्छु घर हेर्न जागर मरिसक्यो यति हेरियो र यो रियल इस्टेटको मान्छेले घर देखाएर नथक्ने रहेछन् पचास घर देखाइसक्यो होला अझ झर्को मान्दैन हाँसिरहन्छ नोरा अगाडिको ऐनामा अनुहार हेर्दै बोल्छे बिजनेस मैया बिजनेस यसलाई भन्छन् बिजनेस तर आज भने ऊ आफू आउँदैन रे गएर हेर्नु भनेको छ ठेगाना दिएको छ अस्ति डाक्टर साहबहरूले त्यो घर हेरिसक्नुभयो नि त माफ गर आज म जान सकिनँ तिमीले राम्ररी देखाइदिनु भनेको छ मलाई नै अब मैले पो कमिसन माग्नु पर्ला जस्तो छ त्योसँग मेरो हात र मुख एकसाथ चलिरहेको हुन्छ बोल्दै गाडी घुमाउँदै हुन्छु सकेको झार्नु माग्नु पर्सेन्ट अनि बाँडुम्ला मजाले सपिङ गरौँला नि नोरा पनि ठट्टामा ठट्टा मिसाउँछे नोराहरू यो सहरको लागि नयाँ हुन् नोरा र मेरो श्रीमान एकै अस्पतालमा काम गर्छन् अनि हामी दुई उही जन्मभूमिदेखिका बालापनका साथी लामो समयको अन्तरालपछि पुनः अमेरिका आएर भेट भएको जीवनको यो झण्डै अर्धवयस्क घुम्तीमा पुगेर मेरो श्रीमान म र हाम्रा नानीहरू चार वर्षदेखि यस सहरमा छौँ नोराहरू पनि घर किनेर यही ठाउँमा स्थायी बसोबास गर्ने मनसायले यता बसाइसरेका नोरा भन्थी एक अनुसन्धानले रिटायर्डको लागि सबैभन्दा उत्तम सहर भनी यहाँलाई प्रमाणित गरेकोले पनि बढी आकर्षित भएका हौँ भने डाक्टर बुढाथोकी भन्थे देश नै छाडी आएपछि जहाँ बसे पनि उस्तै त हो कति सरिरहनु अब ढुक्कले एक ठाउँ बस्ने पछिसम्म सर्न नपर्ने गरी हामी स्काइबो रोडमा छौँ फेरि रातो बत्तीमा पर्छौँ गाडी आइरहेको छैन भने रातो बत्तीमा पनि दायाँ बाटो मोडिन मिल्ने हुँदा म हेरेर छिटो स्टेरिङ घुमाउँछु अब हामी एक मिडल स्कुल अगाडि छौँ विद्यालयका पहेला लामा बसहरू लस्कसै विश्राममा छन् नोराले त्यसतर्फ हेरेर भन्छे यहाँ घरहरूको मूल्य पब्लिक स्कुलको रेटिङ अनुसार हुन्छ भन्नेबारे थाहा नै थिएन हो त स्कुल राम्रो भएको ठाउँमा घर पनि महँगो हुन्छ भन्ने हामीलाई पनि पहिला कहाँ थाहा थियो र झन्डै हामी फसेका थियौँ म पुलुक्क नोराको अनुहार हेरेर भन्छु थ्याङ्क्स गड धन्य तिमीहरूले हामीलाई समयमै भन्यौ हामीलाई पनि बचायौ फस्नबाट नोराको आँखा मनज्ञ कृतज्ञ छ एरिजोना हुँदा नै कम्प्युटरमा हेरेर घर किनी सिधै आफ्नो घरमा आउने योजनामा थिए उनीहरू आफै आएर बुझेर हेरेर किन्नु सल्लाह दिएका थियौँ हामीले जुन ठाउँमा अहिले हामी जाँदैछौँ त्यो पनि सामुदायिक विद्यालय राम्रो भएको क्षेत्र हो हामी विद्यालयलाई नै मुख्य आधार मानेर घरहरू हेर्दैछौँ हाम्रोबाट नजिक किन्ने मन थियो उनीहरूलाई बिरानो ठाउँमा मातृभाषा मिल्ने नजिक भइदिँदा हामी दुई परिवारलाई नै अति उत्तम हुने थियो तर बिक्रीको लागि एक घर पनि नभेटिएको हुनाले सम्भव भएन छिमेकी हुन पाइएन नोराको रोजाई नयाँ घर हो अरू मान्छे बसिसकेको घरमा के जीवन बिताउनु उसले भनिरहन्थे यो धरती पनि त एक घर नै हो यहाँ पनि आउने जाने चलिरहन्छ मैले भन्थे ऊ मेरा कुरामा सहमत थिइन् तर राम्रा विद्यालयको नजिक नयाँ घर पाउनु गाह्रो हुने हुँदा ऊ बल्ल बल्ल पुरानोमा राजी भएकी पहिला उही नोरा भन्थी छोराछोरी बरु प्राइभेट स्कुल हाल्छु नयाँ घर नै किन्छु सामुदायिक विद्यालयको लागि क्षेत्र तोकिएको घरबाट मात्र विद्यार्थी भर्ना लिइने भए तापनि निजीमा जहाँ बसे पनि पढाउन पाइने हुँदा नोराले त्यसो भने कि तर विद्यालयले यातायात सुविधा नदिने पुर्याउन लिन अभिभावक नै जानुपर्ने भएकाले नोराका श्रीमान त्यसमा सहमत भएनन् हामीले पनि सबै हिसाब जोड हटाउँ निकालेर बालबच्चालाई सामुदायिक विद्यालय पढाउनु नै उचित भन्ने राय पेश गरेका थियौँ अहिले भने नोरा मानसिक रूपमा पुरापुर तयार छ छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन र पुरानो घर किन्न डाक्टर बुढाथोकीको भने सुरुदेखि सोचाइ भिन्न थियो नोराको भन्दा जोडीको मत एकै ध्रुवतिर फर्केको छ अहिले पुरानो भए पनि हाम्रो रोजाइ अनुसारको र राम्रो अवस्थाको हुन सक्छ दुई चारवटा हेरौँ हेरेर के जान्छ यसरी मेरा श्रीमानले पनि भनेपछि सुरु भएको थियो नोराको पुराना घरहरू हेर्न क्रम अहिले उनीहरू जहाँ बसेका छन् त्यो वासस्थान छ महिनाको करारको हो घर खोज्न चार महिना अझ बाँकी छ व्यापारीले निशुल्क सेवा दिइरहेका छन् देखाएको जति हेरेर बल्ल छनौला हेर्दा के घाटा छ नोरा हाँस्दै भन्छे पछि किन्ने भयो भने एकसाथ कसेर लिनेछ मैया अहिलेको सबै सेवाको पनि सेवा र मेवा अघिदेखि बिस्तारै बजिरहेको नेपाली शब्दमा सङ्गीत भरिएको गीतको आवाज थोरै बढाउँदै भन्छु मेरा श्रीमान र डाक्टर बुढाथोकीलाई साह्रै मन परेको छ अहिले हामी हेर्न जाँदै गरेको घर नोराको चित्त बुझ्न बाँकी नै छ नोराको ब्रेनवास गरिदिनु है भाउजू डाक्टर बुढाथोकीले अघिल्लो दिन भनेका थिए नोरालाई घर देखाउने र किन्न मनाउने जिम्मा पूर्णतः मेरो काँधमा परेको छ गीतको आवाजलाई दबाएर मेरो नेभिगेटर बोल्छ your destination is in your right पुनः गीतले पहिलाकै लय समाउँछ हाम्रो गन्तव्य दायाँमा रहेछ बार्सिलोना एभिन्यू घर नम्बर उन्नाइस सय सतहत्तर इटाको दुईतले घर अघितिर गएर रोकेको छु घरको दायाँतिर गाडी निस्कने साँगुरो पक्की बाटो छ अनि घुमेर पसिने गराज मलाई यस्तै पछाडि गराज मनपर्छ अगाडि फर्केको गराज त थुनिराख्दा ठिकै हो तर खोलेको बेला भने दाँत खसेको मान्छे हाँसे जस्तो लाग्ने क्या अझ सामान त्यही भण्डार गर्ने गरिएको छ भने हेर्न लायकको हुन्न म भन्छु मन परेको सबै कुरा आफूसँग कहाँ छ र मेरै घरमा अघितिर नै फर्केको गराज छ हो घर नै थोते मान्छे हाँसे जस्तो देखिन्छ खोलेको बखत झट्ट सम्झन्छु तर खोजेको रोजेको सबै कुरा कहाँ पाइन्छ थोरै धेरै सम्झौता गर्नुपर्छ जीवनमा हुने पहिल्यै पिच्छेको सम्झौताको सानो नमुना मात्र हो मेरो घरको गराज म आफ्नो गराज स्मरण पश्चात फेरि भन्छु र अर्को एक गाडी निस्कने बाटो छोडेर गाडी पार्क गर्छु चाबी निकाल्न साथ मुस्कुराई उभिरहेछ शिरमा सगरमाथा बुद्ध जन्मे यही माटोमा गाइरहँ गाथा मन रहोस् तिमीसँग जहाँ जहाँ जाऊ भन्दै बजिरहेको गीत पनि तत्कारको लागि बन्द हुन्छ हरियो दुबोले ढाकेको चौरको पल्लो छेउ लस्करै सेतो र गुलाबी भएर फुलेका डगवुडले घरकै सुन्दरता बढाइरहेका छन् ढोकानी र सेता गार्डेनिया र राता थुङ्गा कमेलियाले हाम्रै स्वागतमा मुस्कुराइरहे जस्ता लाग्छन् आउने जानेसँग यसरी नै मुस्कुराउनु यिनको धर्म पनि त यही हो मन परेको सबै कुरा आफूसँग कहाँ छ र मेरै घरमा अघितिर नै फर्केको गराज छ हो घर नै थोते मान्छे हाँसे जस्तो देखिन्छ खोलेको बखत झट्ट सम्झन्छु तर खोजेको रोजेको सबै कुरा कहाँ पाइन्छ थोरै धेरै सम्झौता गर्नुपर्छ जीवनमा हुने पाइलै पिच्छेको सम्झौताको सानो नमुना मात्र हो मेरो घरको गराज म आफ्नो गराज स्मरण पश्चात फेरि भन्छु र अर्को एक गाडी निस्कने बाटो छोडेर गाडी पार्क गर्छु चाबी निकाल्न साथ मुस्कुराई उभिरहेछ शिरमा सगरमाथा बुद्ध जन्मे यही माटोमा गाइरहँ गाथा मन रहोस् तिमीसम्म जहाँ जहाँ जाऊ भन्दै बजिरहेको गीत पनि तत्कालको लागि बन्द हुन्छ हरियो दुबोले ढाकेको चौरको पल्लो छेउ लस्करै सेतो र गुलाबी भएर फुलेका डग उठे घरकै सुन्दरता बढाइरहेका छन् ढोकानिर सेता गार्डेनिया र राता थुङ्गा कमेलियाले हाम्रै स्वागतमा मुस्कुराइरहे जस्ता लाग्छन् आउने जानेसँग यसरी नै मुस्कुराउनु यिनको धर्म पनि त यही हो फुलमा यौवन आउनुपर्छ मुस्कुराउन तर मलाई भने फक्रेको भन्दा कोपिला नै सुन्दर लाग्छ म टिप्पणी गर्न समेत भ्याउँछु आफ्नो धारणा प्रस्तुत गर्न छिटै अघि सर्ने मेरो पुरानो बानी कायम नै छ र त्यसप्रति नोरा परिचित छ हामी गाडीबाट भुइँमा टेक्न नपाउँदै एक वृद्ध महिला बाहिर निस्किन्छन् मेरी हजुरआमा जस्तै वृद्धा उनी हाँस्दै स्वागतमा एक हात उठाउँछन् हेलो सेवासका उनको नाम नजिक पुगेपछि वृद्धाले क्रमशः हामी दुवैतर्फ आफ्नो गोरा हात मिलाउन बढाउँछन् भेटमा अभिवादन स्वरूप नमस्कार गर्ने हामीहरू सुरु सुरुमा निकै अलमलमा पर्ने गर्थ्यौँ अब भने कसिलो गरी हात मिलाउन अभ्यस्त भइसकेका छौँ तिमीहरूसँग भेट्दा खुसी लाग्यो उनले अङ्ग्रेजी भाषामा भनेकी हुन्छन् ठिक यही अर्थमा म पनि ढिला भएकोमा पुनः माफी माग्छु उनले बुझ्ने भाषामै चिन्ता नगर केही भएको छैन ठिक छ हाम्रो समयप्रतिको असहजतालाई सहजसँग लिइदिन्छन् अझ अगाडि भन्छन् हामी फुर्सदै छौँ उमेर पनि फुर्सदिलो छ हाम्रो भित्र पस्ने तर्खर गर्दा हाम्रो संस्कृति हाम्रो विकसित स्वभाव अनुसार ढोका बाहिर जुत्ता खोल्न खोज्छौँ उनी जुत्तासँगै भित्र प्रवेश गर्न सकिने बताउँदै हातको इसाराले पनि रोक्न खोज्छन् तर हामी सेवास्कालाई हेरेर एकपटक मुसुक्क मुस्कुराएर वेलकम लेखेको जुटको डोरम्याटमाथि जुत्ता खोल्छौँ निहुरिन्दा मेरा आँखा उनको चाउरी परेको नाडीमा पर्छ मसिनो नाडी छालामा मुजा परेको छ अघि उनीसँग हात मिलाएको बखत मेरो ध्यान त्यस्तातर्फ पुगेकै रहेनछ अनि ढिला नगरी हाम्रो भेदको मुख्य प्रयोजनतर्फ लागिन्छ सेवासका आफ्नो घर देखाउन सुरु गर्छन् प्रारम्भ हुन्छ आगन्तुक कोठाबाट भित्तामा ठूलो घडी छ लामा लामा हात जस्ता सुई घुमिरहेछ निरन्तर आवाज बिनाको गतिमा सेवास्काले भन्छन् हामीले किनि ल्याएपछिको दिनदेखि जोड्ने हो भने यो घर जति नै उमेरको भयो यो घडी मलाई लाग्छ दोकानमा सजिएर धेरै समय बिताउन पाएन यसले मिस्टर म्याथ्यू सोखिन पुरुष हुन् बजारमा यो मोडेरमा निस्किन साथ यहाँको भित्तामा झुन्डिन आयो ब्याट्री थाक्छ तर यसका अनवरत चल्ने हात थाक्दैनन् अहिले पनि ठिक समय दिइरहेको छ हाम्रो दिन रातको हिसाब यसैले राख्छ अनि उमेरको पनि ढोकाबाट भित्र पसेपछि देब्रेतिर छ आगन्तुक आउँदा भेट्ने त्यो कोठा प्राकृतिक जस्तो लाग्ने रुख छ त्यहाँ झन्डै मेरो उचाइको बुट्टेदार टेबल छ र छ छालाको कलेजी सोफा एक भित्तामा टाँसिएको दराजमा छन् मोटा मोटा किताबहरू र अर्कोतिर छ विशाल तेलचित्र त्यहाँबाट अझ भित्र छ ठुलो स्नान कोठा त्यसबाहिर कलात्मक बुट्टा खोपिएको सिसा लागेको ठुलो सोकेस छ त्यहाँबाट अझ भित्र पारिवारिक बैठक कोठा छ अङ्ग्रेजी यल आकारको सोफाले धेरै ठाउँ ओगटेको छ र पनि खुल्ला भाग पनि उत्ति नै छ भित्तामा एक तस्विर छ ठूलो आकारको फ्रेममा कैद पाँचजना मानिस अनि एक कुकुर अटाएका छन् त्यसमा तस्विरमा बसेका दुई मध्ये जवान महिला सेवास्का नै हुन् भन्ने ठ्याम्याउन गालाको कोठी नै पर्याप्त हुन्छ सँगैको लोग्ने मान्छे उनका पति हुनुपर्छ र आमाको काखमा छोरा हुनुपर्छ बाबुको काखमा सानो छोरी र उभिएका चाहिँ जेठा छोरा हुनुपर्छ मेरो अनुमानमा म केही बेर उभिरहन्छु पारिवारिक विशाल तस्विरमा आँखा टाँसेर सेवास्काले आमन्त्रणको सङ्केतमा उत्तरपट्टिबाट पछाडि निस्कने ढोका खोलिसकेकी हुन्छन् प्रश्नको गठरी बोकेर उनलाई पछ्याउँछौँ चुपचाप काठको पर्खालले घेरेको छ घर परिसरलाई अङ्गालो हाले जसरी त्यहाँ पनि भुइँका धेरै भाग दुबोले ढाकेको छ छेउछेउमा नाना थरीका फुलका बोट छन् कुनै हातेमालो गरेझै उभिएका कोपिला नलाग्ने हरिया ससाना बोट मात्र पनि छन् कुना कुनामा सल्लाहका रुख आकाश छुन हुत्तिरहेका जस्ता देखिन्छन् दुई सल्लाहको बीच पिङ छ अनि अलिपर ट्री हाउस गएको वर्षसम्म यहाँ स्विमिङ पुल थियो हामीले पुरिदियौँ तर फेरि बनाउन सकिन्छ त्यहीँ त्यो ट्री हाउस भने यत्तिकै छ मेरो श्रीमानलाई यो हटाउन मन छैन उहिले छोराछोरीको लागि बनाइदिएको उनीहरू आफै आमा बाबु भइसकेर पनि यो यत्तिकै छ वर्षनी पालिस लगाउन मान्छे डाक्छन् मेरा श्रीमान चम्काउन भन्छन् बोलिरहेकी सेवास्कालाई हेर्छु हेरिरहन्छु म उनका आँखाहरू भित्र पसिसकेका छन् अलि भित्र नै अनि लाग्छ आँखामा पानीको पोखरी छ र नानी पौडी खेलेको छ त्यहाँ अग्लो पारेर काठ बिछ्याएको ठाउँमा म गएर यताउता गरिरहेछु त्यहाँभन्दा पर खुल्ला छ छिमेकीको घर पछिल्लाका अग्ला रुख अनि भिएका थरी थरीका रङ पोतिएर फुलेका फुलहरू छर्लङ्ग देखिन्छन् हामी पुनः भित्र गएपछि सेवासका अब भान्साकोठा देखाउँदैछन् बीच भागमा चुलो छ आधुनिक चौडा चुलो यो भने हामीले पछि फेरेका हौँ अर्थ्याउँछन् उनी चिल्लो काठ बिछ्याएको छ भुइँमा पहिला मेरो श्रीमान घर बनाउने ठेक्का लिने काम गर्थे त्यो हुनाले हामीले आफै सामान रोजेर र हुन सक्ने जति सुविधायुक्त बनाउन कोसिस गरेका थियौँ खोलेर देखाउँछन् माइक्रोवेभन र भाडा माझ्ने मेसिन पनि काठको सुन्दर आलमारीभित्र छन् ती दायाँतिर नास्ता गर्ने ढुङ्गाको गोलो केबल छ टेबलमाथिको बत्ती पनि उत्ति नै आकर्षक हेर्दा पनि नयाँ छ एकदम नयाँ म सोचिरहेछु कि यी सबै छत्तिस वर्ष पुरानै हुन् त यो राम्रो पित्तल हो र त्यही बेलादेखि यहाँ छ उनी मेरा आँखाका भाखा बुझेर मुस्कुराउँदै जवाफ दिई अर्को कोठातर्फ लग्छिन् त्यहाँ छ फर्मल डाइनिङ गन्न भनाउँछु आठ कुर्सी छन् र छ विशाल टेबल यी कुर्सीहरू भरिँदैन आजकल कुनै समय थियो पुग्दैन बस्न खाली कुर्सीको लागि मान्छेले पर्खिनु पर्थ्यो अहिले मान्छे पर्खिरहेछन् कुर्सीहरू यी टेबल र कुर्सीहरूको प्रयोग नभएको धेरै भयो घरभर मान्छे हुनको निम्ति कि क्रिसमस आउनुपर्छ या नयाँ वर्ष त्यो पनि पहिला जस्तो कहाँ अब हामीसँग रमाइलो गर्न खोज्छ को के रमाइलो नै बाँकी छ र ए अँ हाम्रो जन्मदिनको बखत भने उपहारका फुलहरू धेरै दिन नसुकिरहन्छन् र केकले रेफ्रिजरेटरमा ठाउँ पाउँदैन घर बेचेपछि यो सामानहरू पनि बेच्नु छ हामीले कुर्सी सुमसुम्याउँदै भन्छन् पछिल्लो वाक्यको अर्थ म लगाउँछु उनको भनाइको तात्पर्य तँ चाहन्छेस् भने यी सामान पनि किन्न सक्छेस् सेवास्का बोल्छिन् ब हामी सानो घरमा बस्नेछौँ अब किनिने घरमा यी सबै कुरा अटाउने छैनन् तर सबै सामानलाई मैले राम्रो स्याहार गरेकी छु हुन पनि मैले एक जीवन मेरो छोराछोरी र यो घरलाई मात्र दिएकी हुँ छोराछोरी स्कुल गएपछिको समय यही घरलाई पनि छोराछोरी जस्तै स्याहार गर्थे उनीहरूको शरीर मुसारे जस्तै मुसारेकी हुँ हामी भित्रबाट नै चार सिडी ओर्लेर गराजमा छौँ गराजको भित्ता पालिस लगाएको काठले बनेको छ माथि सिलिङको बुट्टा साधारण घरको बैठक कोठाको जस्तो छ म एक सेक्रेट देखाउँछु उनी उत्साहित र चञ्चल बालिका जस्तो हाउभाउमा बोल्छिन् यतिखेर र एक रिमोट थिच्छिन् त्यहाँ च्याप्टा फलेक तन्कदै आएर सानो स्टेज बन्छ उनले भनिन् केटाकेटी खेल्न निकै उपयोगी र भेला पार्टीको लागि आकर्षक हुन्छ मेरी छोरीलाई गीत गाउन र अभिनय गर्न अति मनपर्ने त्यो हुनाले पनि यो बन्यो मेरा श्रीमानले हिजो राति नै यसबारेमा बखान गरिसकेको हुँदा हेर्न उत्सुक भए पनि नौलो भने मानिन तर आफ्ना आँखाले प्रत्यक्ष देखेपछि रमाइलो भने पक्कै भयो सिनेमाको बयान सुन्दा र आफैले हेर्दाको पृथकता जस्तो अब हामीलाई यो स्टेजको प्रयोजन रहेन उनी रिमोट थिच्छन् अघिको दृश्य हाम्रो आँखाबाट हराउँछ नाति नातिनालाई काम लाग्छ भनी नबिगारी राखेका उनी भन्छन् स्निग्ध छ त्यहाँ सभाकक्ष जस्तो फराकिलो पनि उनी एक ढोका खोल्छिन् र भन्छन् यो स्टोरको लागि यो भने मेरो डिजाइनमा बनाइएको किनिमेलको सामान धेरै हुन्थ्यो फेरि उही चार सिडी उक्लेर माथि जान्छौँ अब हामीलाई बाहिरबाट नै देखाउँछिन् यहाँ सुत्ने कोठा छ पहिला आगन्तुकहरूको लागि थियो यो अहिले हाम्रो सुत्ने कोठा भएको छ उनलाई अलिअलि श्वास फुले जस्तो हुन्छ उनी रोकिन्छन् तर सामान्य हो भनी सङ्केत गर्छिन् केही रोकिएपछि पुनः बोल्छिन् आजभोलि माथि उक्लिरहन सकिँदैन र पर्दैन पनि यही तल खान्छौँ यही सुत्छौँ यही तल्लो तला पनि धेरै भएको छ अब उनी बिस्तारै उक्लिँदै छिन् माथिल्लो तलातर्फ पित्तलको रेलिङ समातेर पछि पछि छौँ हामी माथि चारवटा सुत्ने कोठाहरू छन् एक छ लामो मिडिया कोठा अनि छ लुगा धुने मोसिन राखेको अर्को कोठा पनि त्यस बेला सबैका लुगा माथि नै हुने हुँदा यहाँ जम्मा पारेर धुन सजिलो हुन्थ्यो अहिले यति लन्ड्रीको लागि मात्र उक्लिनुपर्छ लुगा धुने कोठातर्फ सङ्केत गर्दै भन्छन् मास्टर बेडरुमसँग जोडिएको स्नान कोठा नै साधारण एक कोठा जत्रो छ हामीलाई अवलोकन गराए लगत्तै भन्छन् अब के गर्नु यत्रो फराकिलो मान्छे सुक्केर चमेरा जत्रो भइयो जता छिरियो त्यहीँ हराइन्छ उनी केही स्मरण गर्दै मुस्कुराउँछन् सेवास्काको यति बेलाको मुस्कान भिन्न छ युवती मुस्कान यो ऐना मैले स्पेसल अर्डर दिएर मगाएको त्यस बेला ऐना लजाउँथ्यो होला अब आफूलाई लाज लाग्छ यही ऐना हेर्न चाउरी परेको अनुहार देखाएर किन यति सुन्दर ऐनाको अपमान गर्नु मजाक पनि गर्छिन् उनी तर त्यही ठट्टेउलीमा आँखा भिजेका छन् उनका अनि बुढेसकालको अत्यास छ एकाएक त्यो अनुहारमा हामी मिडिया रुममा पुग्छौँ तिनतिरका भित्ता किताबले भरिएको छ लाग्छ ससानो सार्वजनिक पुस्तकालय हो यी पुस्तकहरूलाई के गर्ने डोनेसन गर्ने कि सस्तोमा बिक्री गर्ने भन्ने सन्दर्भमा छलफल गर्दैछौँ यो घर किन्नेले यो पुस्तकालय र यी पुस्तकलाई प्रेम गर्ने हुनुपर्छ भन्ने ढिपी मेरो श्रीमानको छ पूर्वमा कौशी छ अनि छन् झुल्ने प्रतीक्षामा दुई आराम कुर्सी अब सानो कोठा अगाडि लान्छन् उनी यो हाम्रो लक्की कोठा हो लक्की ऊ त यो दुनियाँमा छैन तर उसले हाम्रो लागि भर पर्दो साथी छाडेकी छ तल आराम गर्दैछ उसको सन्तान मेरा श्रीमान रहनु भएको कोठामा त्यही थुनिदिएकी छु अहिले एक कोठामा पस्नु अगाडिको खुला ठाउँमा निक्खर सेतो कपडाले छोपेर केही राखिएको छ सेवास्काले कपडा उठाउँछिन् एक ठूलो पियानो सुरक्षित रहेछ उनी देखाउँदै भन्छन् तिमी यो घर किन्ने निर्णयमा पुग्यौ भने म तिम्रो बच्चाको लागि यो उपहार दिनेछु तर तिमीले लिन स्वीकार गरे मात्र अतीतलाई दलिनतिर आँखाले खोज्दै उनी भन्दै जान्छिन् एक समय यो खुब बजाउँथे म छोरी लिन्डाको साना औँला समाएर सिकाउँथे उनी अतीतमा कावा खेलिरहेछन् र पियानो निरको कुर्चीमा बस्छिन् खुइया आवाजपछि फेरि बोल्छिन् अब बाँकी कोठा आफै हेर्नु है त्यो त्यो बसेकै स्थानबाट औँलाले सङ्केत गर्छिन् उनी आफू हामीसँगै हरेक कोठामा पुगेर खाली ओछ्यानहरू देखाउन मन गरिनन् अनि हामी पनि तनक्क सुकिला तन्ना कसेर राखिएका बाँकी कोठा ढोकाबाट नै हेर्छौँ म घरिघरि नोराको अनुहार हेर्छु घरि हेर्छु सुकिला तन्ना कसेर राखिएका खाली ओछ्यानहरू अब हामी तिनजना तल ओर्लन्छौँ सेवासका भन्छन् के खान मन पराउँछौ धन्यवाद हामी केही नखाउँ कि अलि हतार पनि छ नोराले मलाई उछिनेर भन्छे मैले पकाएको चिया पिउन मन पराउँछौ भने मलाई खुसी नै लाग्नेछ धेरै भयो चियामा आफ्नो कला देखाउन नपाएको सही अर्थमा खाइदिने मान्छे नभेटेको म एक जीवन भान्सामै बिताएकी महिला हुँ चिया पिउन परेकोमा तिमीलाई धिक्कार लाग्ने छैन सेवासका मुस्कुराउँछिन् म स्वीकृतिमा बोल्छु मेरी आमा पनि मिठो चियाको निम्ति आफ्ना पाहुना पाहुनाबीच प्रख्यात हुनुहुन्छ आमाले बनाएको चिया नपिएको धेरै भएछ हामी बैठक कोठामा छौँ मेरा आँखा भित्ताको तस्विरमा छन् मान्छे पाँच अनि लक्की गरी छजनाको उही पारिवारिक विशाल फोटो सेवासका चिया लिएर आउँछिन् नियमले त बिक्रीको लागि एजेन्टलाई दिसकेपछि ग्राहक आउँदा घरधनी यहाँ नहुनुपर्ने हो तर हामीले त्यसको पालना गरेनौँ किन्छु भनी हेर्न खोज्ने सबैलाई म मेरो घर देखाउन अनुमति दिन मन पराउन्न र मूल्य पाए भन्दैमा जो भेट्यो उसैलाई घर बेच्न पनि चाहन्न आश्चर्य बिक्रीमा राखेको सामानको लागि ग्राहकको छनोट गर्ने विक्रेता पहिलो पटक भेटेकी हुन्छु मैले हप्तामा एक दिन माथि पनि सफा गर्ने मान्छे आउँछ होइन भने तल सबै सफा गर्ने काम आफै गर्छु मलाई मेरो घर धुलोले छोपिएको मन पर्दैन आफ्नै बच्चा फोहोर भए जस्तो लाग्छ छोडाएर फोकेर खाने केही बिया पनि हाम्रो अघिल्तिर राखिदिँदै भन्छन् मलाई यो घरको साह्रै माया लाग्छ उनको बोलीमा मात्र होइन अथाह स्नेह तरङ्गित छ ती वृद्ध आँखाहरूमा पनि नोराको नम्र स्वरमा तर सिधा सोधाई त्यसो हो भने किन यो घर बेच्न लागेको त के म सोध्न सक्छु अवश्य सक्छौ सोध्न अहिले हाम्रो लागि यो घर निकै ठुलो भयो हामी थोरै भयौँ यो घरको लागि हिजो अझ साङ्गुरोपो भयो कि भन्ने जस्तो पनि हुन्थ्यो अहिले यो सम्हाली नसक्नुको फालाफाल सबै छोराछोरी अलग बसे आफ्नो इच्छा अनुसारको आधुनिक घर बनाएर अब नचाहिने भो यो घर यस्तै रहेछ कहिले मान्छेको लागि घर अपुग कहिले घरको निम्ति मान्छे अनि यो घर बेचेर यहाँहरू कहाँ जानुहुन्छ भुटेको फर्सीका बिया नङले फोक्दै नोरा प्रश्न थप्दै जान्छे यही बार्सिलोना एभिन्यूको पल्लो छेउ सानो घर हेरेका छौँ एक तले थोरै कोठासँगको हिँड्न धेरै नपर्ने आफू आफ्नै घरभित्र पनि नहराइने त्यहाँ पनि कतिन्जेल बसिन्छ र अब स्थायी घरमा सर्ने बेला पो भो माथितिला हेरेर बोल्छिन् भित्रबाट कुकुर बाहिर निस्कन्छ उसैले डोहोराए झै पछि पछि एक वृद्ध सेवास्काले पहिला भित्ताको तस्विर अनि कुकुरतर्फ हेरेर भन्छन् लक्कीको दोस्रो पुस्ता मिस्टर डन यही हो हामीले यसको भन्दा यसले बढी हाम्रो ख्याल राख्छ अनि आफ्ना श्रीमानसँग परिचय गराउँछिन् उहाँ मिस्टर म्याथ्यू मेरा श्रीमान आराम गर्दै हुनुहुन्थ्यो म्याथ्यू सेवासका भन्दा निकै नै वृद्ध जस्ता हो म्याथ्यू छेउमा सेवासका तरुणी पो देखिने रहेछन् म्याथ्यूसँगको हाई हेलो पछि चियाको निम्ति आभारसहित हामी बिदा हुने तर्खरमा हुन्छौँ सेवासका बोल्छिन् आँखा चम्किलो पार्दै तिमीले यो घर किन्यौ भने हामीलाई बेला बेला यो घरमा आउन दिनुपर्छ केवल हेर्न र भेटघाटको लागि अनुमति यहाँ आउँदा हामीलाई आफ्ना छोराछोरी भेटे जस्तो लाग्नेछ सेवासका मुस्कुराउँछन् हामीलाई विदा गर्दै बिस्तारै म्याथ्यू थप्छन् नोराले हुन्छको सङ्केतमा टाउको हल्लाउँछे म गाडी अलिकति पछाडि लगेर घुमाई अगाडि बढाउने सुरमा छु नोरा र म हामी दुवै एकदमै मौन छौँ शून्य अझै अघि पढेर बार्सिलोना एभिन्यू छाडी रेफर्ड रोडमा गाडीले चालिस माइलको गति लिन लागेपछि बल्ल म निस्तब्धता भङ्ग गर्दै बोल्छु नोरा हामी हुर्किएको घर आँगन हाम्रा बाआमालाई आमालाई चाहिने भन्दा बढी नै फराकिलो भइरहेको होला है